साढे सत्र वर्ष एक्लै काटे केही गरु भनी एक्लै आँटे तर आज छायो एक्लो पनले आमा बाबा मेरा हिमाल पारी खुसी ल्याउँछु भनी आथे वारी आज बेला पार्यो एक्लो बाटो नुन भारी बोकी चढ्न लाको बाटो पन्छाइ छिचोल्दै कुहिरो नझुमो भूमो, भुमो तिम्रो रूपमा भगवान थियो भुमो भुमो तिमीलाई त्यहाँ पाउँदा मन छु